주사니까 विसराई जिन्दा छ दुख छ दोबाटो हल्ली नम्बर झडलि ज्यू हल्ली बासना तिमिले को बन्छ विसराई र नहेला चलबाले हामीलाई मरी हति रहेको दुखम जन्निन्छ

告诉彼 छु भन्ने जगबाले हामीलाई bale mari hati